नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा तपाईँले यति बेला रोजाइमा लोक भाकाको व्यवसाय सुनिराख्नु भएको छ र आज पनि हामी रोजाइमा लोक भाकाको व्यवसाय लिएर आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसायमा रहेर हामी विशेष गरी तपाईँको रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू तपाईँकै लागि राख्ने गर्छौँ र आज पनि तपाईँलाई सुन्न मन लागेको छ कुनै पनि लोकधोरी भाका भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो पनि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँकै लागि खुल्ला छ सुन्न मन लागेको छ कुनै पनि नयाँ तथा पुराना लोकधोरी भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ र नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै नयाँ नयाँ एल्बमहरू आएका छन् नयाँ नयाँ आवाजहरू पनि आएका छन् र ती गीत सङ्गीतलाई तपाईँहरूले निकै नै माया गर्छौँ निकै नै मन पनि पराउँछौँ र नयाँ गीत सङ्गीतलाई मात्रै तपाईँ हामीले मन पराउँदैन पुराना पुराना गीत सङ्गीत पनि तपाईँ हामीलाई सुन्न मन लाग्छ पुराना पुराना गीत सङ्गीतसँग पनि तपाईँ हामी नजिक छौँ र तपाईँलाई यस्तै नयाँ पुराना जुन कुनै खालका गीत सङ्गीतहरू सुन्न मन लागेको छ तपाईँको मनको गीत छ कुनै भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुबाट सन्जु दिदी तनहुबाट शान्ति अनि के छ शान्ति सन्जु दिदी ए सन्जु हजुर के छ सन्जु हालखबर खबर ठिकै छ खानु भयो दिदी अँ मैले खाइसकेँ खानु खानुभयो खासैमा दिदी अब पछि खाने किन त ढिला भएन र यो टाइम यस्तो 12 बजे खाना खान्छु नि ए त्यही भएर त्यसो भए त ठिकै छ है अनि आज हाम्रो सन्जुजीलाई कुन भाका सुन्न मन लाग्यो एउटा कुरा भन्न त पाइएला असल साथी बन्न त पाइएला है लाइक जनालाई मात्र सम्झिनुहोस् विशेष गरी तपाईँलाई मनपर्ने भाका चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ विशेष गरी एकदम मिल्ने साथी हुन्छ अहिले भने बिदा हुन्छु रेडियो सुन्दै गर्नुहोस् है हुन्छ ल नमस्कार साथी भन्न त पाएँ घर पार भए नि माया असल साथी भन्न त पाएला यो मुटु खाने भो मेरो जीवन रोएर जाने भो एउटा कुरा भन्न त पाएला अन्तै घर पार साथी भन्न त पाएलाई हरबार भए नि निर्माया असल साथी भन्न त माया असल साथी बन्न त पाइएला निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ सन्जुजीको हृदयमा रहेको भाका हो र तपाईँलाई पनि यस्तै भाका सुन्न मन लागेको छ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका भाकाहरू सुन्न मन लागेको छ तपाईँको मनमा छ कुनै भाका तपाईँलाई अत्यधिक मनपर्छ भने आउनुहोला दुईवटा बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला छ र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार ओहो कोही साथी हुनुहुन्थ्यो आज नेटवर्कले त्यति धेरै साथ दिएको छैन जस्तो लागिराखेको छ के छ राज्य कोही साथी हुनुहुन्छ कि भन्ने इसारा मिलाएको छ नमस्कार ओहो किन झुक्याउनु भएको छ रोजाइमा लोक भाकाको सँगै हुनुहुन्छ तपाईँ र तपाईँको रोजाइमा रहेका सुमधुर लोक भाकाहरू हामी तपाईँको माझमा राख्ने नै छौँ र फोन लागिसके पछाडि आउनुहोस् फटाफट कुरा गरौँ त्यस पछाडि तपाईँलाई मनपर्ने भाका तपाईँले पनि सुन्न पाउनुहुनेछ र यति बेला कोही साथी हुनुहुन्छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि पार्वती तामाङ पार्वती के छ यहाँको हाल खबर मेरो पनि ठिक छ खाजा खानुभयो खाजा भयो कि भएको छैन भइसक्यो है आज कुन भाका सुन्न मन लाग्यो पार्वतीलाई कुन भाका सुन्न मन लाग्यो आज कुन गीत सुन्ने हजुर ल ठिकै छ कसलाई सम्झिनुहुन्छ त्यो आफूलाई मनपर्ने भाका मार्फत एकजना मात्रै सम्झिनुहोस् माया गर्ने मान्छेको लागि ल हुन्छ अहिले भने छुट्टिन्छु नमस्कार नमस्ते 比翼鸟。 हेर आज पनि बिना बित्यो बाटो हेर्दा हेर्दै सपनीमा छेउ र देख्छु भनेको आइनो निष्ठुरी छटपटीमा रात बित्यो खोल्टे फेर्दा फेर्दै देख्न लाएर बसेको छु आएर आज पनि दिन बित्यो बाटो सपनीमा छेउ र देख्छु भनेको आइनो निष्ठुरी छटपटीमा रात बित्यो खोल्टे फेर्दा फेर्दै सपनीमा छेउ र छु भने पाइनु निष्ठुरी छटपतिमा रात बित्यो फुल्टे घरमा सुधै बादल है भनेर काचिन मेरी माया हाल्यो भनेर आज पानी बिना बित्यो आज पनि दिन बित्यो बाटो हेर्दा हेर्दै निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ पार्वतीजीको रोजाइमा रहेको भाका हो र रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु अर्पण कम लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो रोजाइमा रहेको भाका सुन्न मन लागेको छ निकै नै मनपर्ने लोक भाकाहरू छन् जुन तपाईँलाई अहिले भर्खरै सुनिहाल्न मन लागेको छ भने फोन डायल गरिहाल्नुहोस् दुईवटा फोन लाइन तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला यहीबाट हुँदै कोही साथी आइसक्नु भएको छ नमस्कार हेलो हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ लिजा के छ लिजा हाल मेरो पनि ठिक छ खाजा खानुभयो मैले पनि खाइसकेँ अनि आज हाम्रो लिजाजीलाई कुन भाका सुन्न मन लाग्यो भनिसक्नु भएको छ अनि त्यो भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ विशेष गरी एकजनालाई मात्रै <laughs> ल ठिकै छ अहिले भने तपाईँबाट छुट्टिन्छु तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि बज्नेछ रेडियो सुन्दै गर्नुहोस् है अल्लाह नमस्कार त्यस्तै मनमा मायाको खानी छ नसोधा माया गर्छु यति माया दिन्छु कि तिमीलाई मैले लैजा तिम्रो मुटुमा पाएको जे जाति पानी छ त्यस्तै मनमा मायाको खानी छ माया गर्छु गति यति माया दिन्छु कि तिमीलाई मैले लैजाऊ तिम्रो मुटुमा हटाएको जति यति माया दिन्छु कि तिमीलाई मैले लैजाऊ तिम्रो मुटुमा हो हटाएको you घरा समाजको दर्पण होला रेडियो अर्पण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 यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्याल ढोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङहरू छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुनश हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ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 सम्पर्क चौधरी फोटो एन्ड भिडियो मिक्सिङ सेन्टर खरिन चार पर्सा बजार चौबिस कोटी चोक चितवन एभरेस्ट ब्याङ्कको ठिक तल प्रोप्राइटर चित्रराज चौधरी सम्पर्क मोबाइल अन्ठानब्बे चार त्रिपन्न अठार दुई सय छ्यानब्बे अन्ठानब्बे एक सय बाह्र पचासी छ सय पचासी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 पच्चिस वर्षदेखि तपाईँको सेवामा रही स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने अनुसारको गरगहना बनाउनु परेमा पुरानो गरगहना साटफेर तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवनकी चिर परिचित भरपर्दो सुन चाँदी पसल मनोकामना सुन चाँदी पसल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 तपाई हाम्रै वनपाखा भन्ज्याङ चौतारीमा घन्किने सुमधुर लोक भाकाहरूको सङ्गालो कार्यक्रम रोचाइमा लोक भाका सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने फोन गर्नुहोस् हामीलाई शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा हामी बजाउँछौ तपाईँको रोजाइको लोक भाका कार्यक्रम रोजाइमा लोक भाकामा मन परेकै भए हेलो डार्लिङ नत्र मलाई कस्तो कस्तो भएको छ हरेक हप्ताको मङ्गलबार र बिहिबार अपराह चार बजेको अर्पण खबर पछि मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम रोजाइमा लोक भाका रोजाइमा लोक भाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम रोजाइमा लोकभाका एकैछिनको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू प्रस्तुत गर्नको लागि हामी तपाईँको माझमा उपस्थित भइराखेका छौँ र तपाईँलाई पनि सुन्न मन लागेको छ भने कुनै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 यताको पनि एकदम ठिकठाक छ अहिले कता हुनुहुन्छ हाम्रो दुर्गाजी अहिले घर घर अगाडि नै छु अनि बाटोमा क्यारो हिँडिरहेको छ कि अलिकति आवाज आइरहेको छ है मैले फेरि ठ्याक्कै पत्ता लगाइदिइहालेँ है ल ठिकै छ अनि हाम्रा दुर्गाजीलाई आज कुन भाका सुन्न मन लाग्यो आज त्यो हजार जुने जुने कसलाई सुनाउनुहुन्छ विशेष गरी हजुरलाई मात्र ल धेरै धेरै धन्यवाद मेरो तर्फबाट हृदयदेखि नै एकदमै धन्यवाद दिन्छु र अहिले पनि छुटिन्छु नमस्कार मलाई त छोडिन छोडिन कोसँग छिन् गर्नु आएको थियो अलि शङ्का तलाएको थियो हजार जुली मलाई त छोडिन छोडिन कोसँग मलाई त छोडिन छोडिन कोसँग थियो जिले जिले मलाई त छोडिन् छोडिन् कोसँग सुनाउने निकै नै मिठो भाका मर्मस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ दुर्गाजीले आफ्नो रोजाइमा पार्नु भएको थियो यो भाकालाई र रोजाइमा लोक भाकाको व्यवसायमा रहेर तपाईँको रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा यति जेलसम्म तपाईँले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 अझ धेरै धन्यवाद दिन चाहन्छु र आजको लागि भने रोजाइमा लोक भाकाको रमाइलो बसाइबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार हजार जोडी